प्रोग्राम फुल अफ लभ हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चीज, yes. I have a bunch of roses, I will insert a plastic rose in it and give it to you and say, Our love continues till the last rose dried. यदि मसँग एक दर्जन गुलाबको फूल भए म एउटा चाहिँ प्लास्टिकको गुलाबको फूल हारेर तिमीलाई दिन्थे अनि भन्थे हाम्रो माया तबसम्म जबसम्म अन्तिम गुलाबको फूल ओइलाउँदैन हाम्रो माया तबसम्म जबसम्म अन्तिम गुलाबको फुल ओइलाउँदैन आज रोज डे आज हो फेब्रुअरी सेभेन्थ हजुर अर्को बिहिबार त भ्यालेन्टाइन्स डे पनि आइसक्यो February a month full of love भनिन्छ म मायाको धेरै कुरा भन्ने छु मनमा मायालु राखेर रेडियो भल्युम ठुलो पारेर शान्त ठाउँमा पुरै कार्यक्रम सुन्नुहोला मायाको मजा लुट्नुहोला सो सुरु गरौ तिम्रो नाममा मेरो नाममा मायाको नाममा यो माया भन्ने चिज यस्तै हो पहिलो प्रेमको सजाउँदै सम्हालेको बेहोसीको मजा मिठो पहिलो प्रेमको पहिलो आकाश उडा पंछी उडा संभालिए को बेहोशी को संभाले को बेहोशी को खोजो घाटी सुक्छ ढुकढुकीको चाल बढ्छ बोल्न खोजो घाटी सुक्छ ढुकढुकीको चाल बढ्छ सास फेर्दा सासकै गति हो सास फेर्दा सासकै गति रोकिन्छ कि जस्तो लाग्छ खुसी Jammin', slammin', and jammin'. Continuous jam. Choice. Choice. choice. For more choice, stay tuned to Kantipur FM. He's smooth, smooth, super cool, cool. He's the man. को भरोसा clinic all care hair oil nourishing vitamin A C र ई e को साथ मेरो कपाललाई बनाउँछ फ्यान्टास्टिक र मनमा जगाउँछ कन्फिडेंस अनि मलाई राख्छ कूल क्लिनिक अल क्लियर नेपालको number 1 stand of control hair oil hot property यो महिना रेडियो कान्तिपुरमा संगीतकार शान्तिराम राई नमस्कार म शान्तिराम राई म रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा यो माघ महिनाभरि हट प्रपर्टी रहनेछु साढे दुई दशक लामो मेरो साङ्गीतिक यात्राको क्रममा यसपटक मेरो एकल संगीतमा बिसौं एकल एल्बम सुकृत बजारमा ल्याएको छु र यो एल्बमको गायिका अन्जु पन्तको सुर तथा गीतकार कमल खनालको शब्दमा रहेको म हारे बोलको गीत यहाँहरूले यो महिनाभरि मात्र रेडियो कान्तिपुरमा सुन्न सक्नुहुनेछ एल्बम तथा मेरो सांगीतिक यात्राको बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया रेडियो कान्तिपुर डट कम लगन गर्नुहोला तथा रेडियो कान्तिपुर सुन्दै गर्नुहोला रेडियो कान्तिपुर रेडियो राष्ट्रको celebrates February a month of love Valentine's Day Come and celebrate this Valentine's Day 2013 with Evergreen Love Songs on 14th of February. म त दूरदेखि आए आउनुहोस् हामी माया प्रीतिका सदाबहार गीत संगीतले तपाईँलाई प्रेम सूत्रमा बाँध्नेछौ यी हल्लाहरू हुन् तिमीले सुनेका Venue, Park Village Resort, Burani Kanta, Kathmandu. Date 14th February, Thursday, on Valentine's Day. Time 7 p.m. onwards. Live only on Radio Kantipur, Radio Rashtra Go. Love and music is on air. चर्चा चल्छ सधै भडा चिल्लो हुन्थ्यो जति माझे पनि तर आज खुसी छु म नयाँ भिम्बर छ नि जस्तो सुकै चिल्लो पनि छिट्टो सफा हुन्छ साधारण बार होइन नयाँ भिम्बर नै अब आयो सयवटा कागतीको शक्तियुक्त दुई सय ग्रामको ठुलो भिम बार जुन किफायती छ र यसले कम्पनीको प्रयोगमा पनि जस्तो सुकै चिल्लो पना हटाउँछ सबैभन्दा छिटो ठुलो भीम धेरै दिन आइसिए दूर शिक्षा ओपन युनिभर्सिटी खुला विश्वविद्यालय अब सबैका लागि खुला डुवल डिग्री चाहनेहरू र समयमा अध्ययन पूरा गर्न नसकेकाहरूका लागि सम्भावना अझै बाँकी छ आइसिए दूर शिक्षा हरेक शनिबार बिहान सात तिसदेखि आठ बजेसम्म मात्र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा सुन्ने प्रयास गर्नुहोला Brought to you by ICA College of Distance Education and Online Studies. Whether you're in your car 96.1 Kantipur FM Kantipur FM presents the program full of love Hajur Kantipur FM prastut gardacha Maya nai maya le bharieko karyakram माया नै मायाले भरिएको यो माया भन्ने चिज यस्तै हो A great marriage is not when the perfect couple comes together. It is when an imperfect couple learns to enjoy their differences. एकदमै खुसीले भरिपूर्ण विवाह भनेको जब दुईजना पर्फेक्ट व्यक्ति मिलेर पर्फेक्ट जोडी बनाउँछन् त्यस्तो होइन रे त्यतिखेर चाहिँ बिहा पर्फेक्ट हुन्छ जब दुईजना बीचमा कतिपय तलमाथि हुन्छन् कुराहरू कतिपय कुराहरू मिल्दै मिल्दैनन् तर ती नमिलेका कुराहरूलाई पनि सम्हालेर जब दुईजना खुसी हुन्छन् त्यहाँ धेरै प्रेम हुन्छ समझदारी हुन्छ एकअर्कामा विश्वास भरोसा हुन्छ त्यो विवाह पर्फेक्ट विवाह आजकल विवाहको सिजन छ तपाईँले पनि धेरै बिहा पार्टी खानुभयो होला वा क्या जोडी मिलेको हाइट पनि मिलेको अनुहार पनि मिल्दा मिल्दो जस्तो छ पढाइ पनि मिलाएको छ आर्थिक स्टेटस पनि मिलेको छ पर्फेक्ट भने जस्तो हामीलाई लाग्छ तर ती सबै सेकेन्ड्री कुरा हुन् जब मन मिल्छ जब कुरा मिल्छ जब एकअर्कामा नमिलेका कुराहरू पनि मजाले मिल्दै लगिन्छ तब त्यो विवाह साँच्चीकै राम्रो विवाह हुन्छ लेट्स टक अबाउट एनिभर्सरी धेरैको एनिभर्सरी माघ महिनामा छ आज म फर्स्ट एनिभर्सरीको कुरा गर्न चाहन्छु कतिको ठ्याक्कै एक वर्ष हुन आँट्यो होला विवाह भएको कतिले भक्क मात्रै आफ्नो फर्स्ट एनिभर्सरी मजाले सेलिब्रेट गर्नुभयो होला यस्ता दसवटा तरिका म बताउन चाहन्छु जुन तरिका पर्फेक्ट छन् आफ्नो फर्स्ट एनिभर्सरी मनाउनको लागि so are you interested in case unmarried हुनुहुन्छ भने एडभान्समै काम लाग्यो हेर्नुहोस् केस म्यारिड हुनुहुन्छ फर्स्ट एनिभर्सरी आउँदैछ भने त गजब काम लाग्यो होइन यस्ता फर्स्ट एनिभर्सरी मैले बिताइसकेँ जस्तो लाग्छ भने नो प्रब्लम के आइडिया तपाईँले फर्स्ट एनिभर्सरीको बारेमा पाउँदाखेरि अरूलाई दिन सक्नुहुन्छ होइन र वेल फर्स्ट एनिभर्सरीमा राम्रोसँग मनाउने तरिकाहरूमा नम्बर वान आइडिया के हो भन्दाखेरि एक वर्ष भयो होइन बिहा भएको यसो रिवाइन्ड गर्नुहोस् क्या आफ्नो एक वर्षलाई अब रिवाइन्ड के हुन सक्छ भन्दाखेरि मेबी आफ्नो जुन वेडिङ भिडियो थियो वा वेडिङको जुन एल्बम छ त्यसलाई दुईजना बसेर एकदम प्रेमपूर्वक हेर्ने हो कि त्यो पनि एउटा राम्रो आइडिया हुनसक्छ एक वर्षको हाइलाइट के के थिए के कस्ता समस्याहरू आए ती विषयमा दुईजना मात्रै बसेर गफ गर्ने हो कि यो पनि कन्स्ट्रक्टिभ कुरा हुन सक्छ त्यस्तै सेकेन्ड आइडिया के हुन सक्छ भन्दाखेरि बेडिङ एन्ड ब्रेकफास्ट यो असाध्यै स्विट असाध्यै सिम्पल असाध्यै रोमान्टिक तरिका मतलब बिहान उठ्नु भएपछि यसो टाइम निकालेर दुईजना सँगै बसेर ब्रेकफास्ट खानुहोस् एकअर्कालाई फुल दिनुहोस् एनिभर्सरीको कार्ड हुन सक्छ दुईजना सँगै उठ्दाखेरि प्रेमपूर्वक विशेष तरिकाले उठ्नुहोस् <laughs> यो पनि गजब आइडिया हुन्छ त्यस्तै अर्को आइडिया एकदम एलिगेन्ट इभिनिङ हुन सक्छ कस्तो भन्दा जब डिनर खाने रातिको टाइम हुन्छ यसो वर्षको एकपटकको अलिक राम्रो ठाउँमा पहिला नै बुकिङ पनि गर्न सकिन्छ एडभान्समै त्यो ठाउँ मेबी आफूले फर्स्ट भेटेको ठाउँ हुनसक्छ हो त्यो ठाउँमा एउटा विशेष खालको डिनर गर्नुहोस् यो पनि राम्रो आइडिया अर्को आइडिया चाहिँ के हुन सक्छ भने मेबी आफ्नो सेकेन्ड हनीमुन प्लान गर्न सकिन्छ कति ठाउँ जानु मन लागेको होला मेबी फर्स्ट हनीमुन जानुभयो होला अथवा फर्स्ट नै जानु भएको छैन होला सो मिल्छ भने एउटा मिनी ब्रेक लिएर दुवैजना कति टाढा जानुहोस् अनि एकअर्कालाई आफ्नो टाइम गिफ्ट गर्नुहोस् त्यस्तै अर्कै एउटा आइडिया के हुन्छ भन्दाखेरि यो हो स्मुथ सिडक्सन मतलब होल डे हुन सक्छ अथवा इभिनिङ हुन सक्छ दुईजनाको प्राइभेट टाइम यस्तो राम्रो ड्रेस लगाएर अनि क्यान्डल्सहरू बालेर मसाज ओइल राखेर रा, एकअर्काको मुडलाई पनि अझै पनि रोमान्टिक हुने तरिकाले एक अर्कामा आफ्नो प्राइभेट टाइम अझै पनि एड हुने तरिकाले मजाले सिडक्टिभ टाइम बिताउनुहोस् आफ्नो फर्स्ट एनिभर्सरी साँच्चीकै विशेष बनाउनुहोस् जादू है है के अब जाऊ जादू है नशा है मदहोशिया तुझको भुला के अब जाऊं साधुको कुरा हुँदैछ अनि यता चाहिँ एनिभर्सरीको कुरा हुँदैछ विशेष गरेर आफ्नो फर्स्ट एनिभर्सरी कसरी मनाउन सकिन्छ म विशेष तरिका तपाईँलाई बताइरहेकी छु पाँचवटा तरिका बताइसके बाँकी पाँचवटा तरिका बताइहाल्न चाहन्छु वाइ द वे फेसबुकमा धेरैले धेरै कुरा लेख्दै हुनुहुन्छ तपाईँ पनि फेसबुकमा आउनुहुन्छ भने let's meet up almost fifty five thousand भन्दा पनि धेरै लिस्टर्स हुनुहुन्छ thank you so much I love you guys a lot मेरो नाम चाहिँ सबिना कार्की हो S A B double E N A Sabina Karki search गर्नुभयो भने हाम्रो फेसबुकमा भेट भइ नै हाल्छ एनिभर्सरी दसवटा गजब तरिकाले कसरी बिताउने अझ फर्स्ट एनिभर्सरी म बताउँदैछु अर्को आइडिया के हुन सक्छ भने नि तपाईँलाई आफ्नो पार्टनरको ड्रिम थाहा छ होला मेबी उसलाई कति टाढा कता घुम्न जान मन लाग्यो होला मेबी उसलाई केही गर्न मन लागेको होला हुन्छ नि होइन एकअर्काको सपना आफूलाई थाहा हुन्छ नि त सो यस्तो सरप्राइज दिने तरिकाले उसको त्यो ड्रिम पूरा हुने कुरा अर्गनाइज गर्नुहोस् क्या उसलाई यस्तो लागोस् फर्स्ट एनिभर्सरीमा मेरी वाइफले वा मेरो हस्बेन्डले चाहिँ मेरो यस्तो सपना पूरा गरिदिएको बाफ्रे भनेर लाइफ लङ मेमोरी हुने खालको अर्गनाइज गर्नुहोस् सरप्राइज क्या रमाइलो हुन्छ अर्को एउटा आइडिया कस्तो हुन्छ भने यो विशेष खालको दिन हो नि त फर्स्ट एनिभर्सरी त्यो बेलामा मेरो बिल यति आउला मेरो यति पैसा यति खर्च भन्ने कुरालाई एक मानेमा धेरै अलिअलि सम्झिनुहोस् त धेरै नसम्झिनुहोस् मेबी <laughs> दिउँसोभरि सपिङ गरेर एकअर्काको लागि लुगा किन्ने हो कि वा म्युजिकको सिडी किन्ने हो कि वा किताब किन्ने हो कि वा खालको लन्च खाने हो कि हो एकदम स्पेन्ड गर्छु भन्ने एटिट्युडमा त्यो दिन पनि विशेष रूपले बिताउन सकिन्छ अर्को एउटा पर्फेक्ट पिकनिक पनि प्लान हुन सक्छ है मेबी आफू बसेको ठाउँभन्दा अलिक टाढा अलिक राम्रो ठाउँमा हरियो परियो ठाउँमा अथवा बिहानै मजाको सनसाइन अथवा जस्तो पनि एउटा हुन्छ नि एकअर्काको कम्पनी इन्जोय गर्ने ठाउँमा चाहिँ पिकनिक पनि प्लान गर्न सक्नुहुन्छ अर्को plan baby baby maybe this is a very nice time to plan a baby. After anniversary ko din mati, life ko orko step ma, maybe a good mother, a good father hunok lagi, baby conceive karne plan pani, ramde plan hola jashto cha. Last ma, यो first anniversary lai paper anniversary bani tarai chayna. So, आफ्नो कलमले आफ्नो पेपरमा मनभरिका कुरा लेखेर दिन सक्नुहुन्छ अथवा रोमान्टिक खालको नोटहरू घरभरि आफ्नो हस्बेन्डले अथवा आफ्नो वाइफले चाहिँ पत्ता लगाउने गरेर पढ्ने गरेर छोड्न सक्नुहुन्छ जे पनि गर्न सक्नुहुन्छ पेपरलाई युज गरेर अब त्यो कसरी युज गर्ने त्यो चाहिँ तपाईँको क्रिएटिभिटीमा भर पर्छ वेल यी भए विशेष तरिका जसले तपाईँलाई आफ्नो फर्स्ट एनिभर्सरी विशेष बनाउन हेल्प गर्छ अब आइडिया अर्को म दिन्छु एनिभर्सरीमा गिफ्ट चाहिँ के के दिने भनेर हस्बेन्डलाई के गिफ्ट दिन सकिन्छ वाइफलाई के गिफ्ट दिन सकिन्छ त्यो आइडिया एकैछिनमा तपाईँ चाहिँ आफ्नो स्पेसल मान्छेलाई सम्झनुहोस् यो गीत सुन्नुहोस् र मनमा नै भन्नुहोस् <laughs> यो माया भन्ने चिज कस्तो चाहिँ हो तिमी बिनाको जीवन सास बिनाको धडकन तिमी बिनाको जीवन सास बिनाको धडकन मक्का सारी हाँसो मक्का सारी बाँचो मक्का सारी हाँसो मकर सारी बाछू फूल बिना को तो मौसम गीत बिना को तो सरगम मकर सारी गाऊ मकर सारी गाऊ मकर सारी गाऊ मकर सारी लाडले रोक्यो कि आधी आई छे कि हाम्रो चोखो मायालाई दुश्मनले देख्यो कि हो पहाडले रोक्यो कि आधी आई छेक्यो कि हाम्रो चोखो मायालाई दुश्मनले देख्यो कि जीवन सांस बिना को धड़कन मक्का सारी आंसू मक्का सारी बाजू मक्का सारी आंसू मक्का सारी बाजू डर लाग्छ साक्षी नै जुन तारासित दुखाउने घाउ भयो हाम्रो माया प्रीता ओ डर लाग्छ साक्षी नै जुन तारासित दुखाउने घाउ भयो हाम्रो माया प्रित को जीवन सास बिना को धड़कन तिमी बिना को जीवन सास बिना को धड़कन मक्का सरी हाँसो मक्का सारी बाँचो मक्का सारी हाँसो मक्का सारी बाँचो फूल बिना को मौसम गीत बिना को सरगम मक्का सारी गाँव मक्का सारी गाँव मक्का सारी गाऊं मक्का सारी गाँव मक्का सारी हाँसों मक्का सारी बाँचों मक्का सारी हाँसों You're tuned into 96.1 Kantipur FM. Number one on your radio. Always number one. सुवास यो कस्तो छायो चारैतिर नशा फैलियो परफ्यूम एक्सपर्ट्सले बनाएको नयाँ लक्सको सुवास हो यो नयाँ लक्स अब संसारको उत्कृष्ट परफ्युम्सले भरपूर संसार बेकाबु मात्र थोरै लक्स Whatever your groove, it's got the rhythm. Wherever your friend, it gives you the connection. Yo, people in the house, hear it clear and hear it loud. Music powered by twin SRS speakers, Android platform for unlimited apps, Wi-Fi and 3G connectivity, and more must to keep you entertained.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 त्यस्तो खालको गिफ्ट पनि एउटा राम्रो एनिभर्सरी गिफ्ट हुनसक्छ त्यस्तै ग्याजेट फ्री हुन्छन् धेरै केटाहरू अलिक बजेट तपाईँको हाई छ भनेदेखि इलेक्ट्रोनिक ग्याजेट किन्दाखेरि अलिकता राम्रो खालको मोबाइल वा laptop or LCD or TV or iPod अथवा इलेक्ट्रिक सेव अथवा मसाज अलिक बजेट हाई छ भने राम्रो आइडिया अर्को चाहिँ तपाईँले युजफुल गिफ्ट पनि दिँदा भयो है जस्तै ल्यापटप बोक्ने राम्रो ब्याग हुनसक्छ क्रेडिट कार्ड होल्ड गर्ने राम्रो होल्ड हुनसक्छ घडी हुनसक्छ अलिक राम्रो खालको डिजाइनर सिल्क टाई हुनसक्छ राम्रो सर्ट हुनसक्छ यस्तो काम लाग्ने गिफ्ट पाइयो भने चाहिँ के हुन्छ दुइटा फाइदा हुन्छ एउटा चाहिँ खुसी भएर लगाइन्छ अर्को चाहिँ लाउँदाखेरि अथवा युज गर्दाखेरि आहा गिफ्ट भनेर याद पनि गरिन्छ त्यस्तै अर्को आइडिया के हुनसक्छ भने नि तपाईँ हस्बेन्डको लागि राम्रो एउटा रोमान्टिक डेट प्लान गर्न सक्नुहुन्छ घरमै पनि उहाँलाई मिठो लाग्ने खानेकुरो हुनसक्छ अनि एकदम सेन्ट सेन्ट आउने खालको क्यान्डल बालेर अघि पनि मैले कुरा गरिसकेँ फ्लावर राम्रोसँग राखेर घरमै पनि रोमान्टिक क्यान्डल लाइट डिनर गर्न सकिन्छ यो पनि राम्रो एनिभर्सरी गिफ्ट हुन सक्छ त्यस्तै फोटोको कोलाज बनाउँदा पनि हुन्छ तपाईँहरूको बिहाको फोटो पनि राख्न सकिन्छ अथवा हस्बेन्डको बर्थडेको फोटो अथवा काहीँ तपाईँले रोमान्टिक भ्याकेसन मनाउन जानुभएको थियो भने सबै फोटोहरू चाहिँ टक्क मिक्स गर्ने त्यस्तो पर्सनलाइज खालको गिफ्टहरू त आजकल के के पाइन्छ नि होइन कप बनाउन सकिन्छ त्यसपछि टी सर्टै बनाउन सकिन्छ क्याप बनाउन सकिन्छ हो त्यस्तो खालको गिफ्टहरू पनि क्या राम्रो गिफ्ट हुन्छ र ओभरअल तपाईँले के चाहिँ बुझ्नु पर्यो भन्दाखेरि नि यो एनिभर्सरीको गिफ्ट भनेको एक्सपेन्सिभ हुनुपर्छ भन्ने आवश्यकै छैन क्या यो गिफ्टको मेन आइडिया चाहिँ के रहेछ भने एनिभर्सरीमा पुरा जति पनि टाइम बिताउनु भएको छ बिहामा यस्तो खालको गिफ्ट दिनुहोस् त्यो टाइम चाहिँ झल्यास रिमाइन्ड होस् राम्रो तरिकाले लाउन टाइप होइन वा आई ह्याड फन अथवा दोज वा लाइक गुड डेज अब झन् राम्रा दिनहरू आउँदैछन् भन्ने खालको सम्झना दिने खालको राम्रो गिफ्ट मायापूर्वक प्रेमपूर्वक दिनुहोस् अनि सकिन्छ आवाज मिठो छ भने बेला बेलामा यस्तो खालको गीत पनि उहाँको लागि अवश्य गाइदिनुहोस् समीपे तो रब से शिकायत होगी तुम्हारी तरफ रुख किसी गैर का हुआ तो कयामत से पहले कयामत होगी अब गवारा नहीं कोई और भी हो जो मेरी तरह आयो तुम पे मरे छूना तो दूर है अब न मंजूर है कोई मेरे सिवा तेरा जिक्र भी करे अपने फासले मिटा के तूने फासले मिटा के जिंदगी हो जिंदगी बदल दी तूने जिंदगी में आके जिंदगी हो बदल दी जिंदगी बदल दी Number one on your dial, the station with a smile. 96.1 Kantipur FM. ओहो कहाँको तयारी डेटिङ सेटिङ छ कि कसो हो नि तर हेर्न मेरो त छ कसरी जाउँ जाडो आयो साथमा ल्यायो सुक्खापन फुस्रोपन रातोपन तन्किने बेजान त्वचा यसबाट छुटकारा पाउने कसरी सधैँ पन्स कोल्ड क्रिम लगाएर पन्स कोल्ड क्रिमले त्वचालाई जाडोमा हुने पाँचवटा हानिबाट बचाउँछ र राख्छ सधैँ ब्युटिफुल चिनी होइन डाबर हन यो तिन तरिकाबाट काम गर्छ बनाउँछ तपाईँलाई फिट एक्टिभ अनि ग्लो अर्थात् यङ्गर अब पाउनुहोस् हरेक पाँच सय ग्राम डाबर हनीको खरिदमा चालिस ग्राम डाबर रेड पेस्ट र एक केजी डाबर हनीको खरिदमा एउटा आकर्षक चम्चा सित्तैमा डाबर हनी आफ्नो युथको उमेर बढा स्वागत छ हाम्रो टोलका विमलाजी र श्वेताजी बिच कसको लुगा धेरै सुकिलो र चम्किलो भन्ने विषयमा प्रतिस्पर्धा हुँदैछ श्वेताको त्यति थोरै शक्ति विल पाउडरले के सफा होला लुगा विमलाजीको च्यालेन्ज श्वेताजीलाई तर फिस हेर्नुहोस् बिमलाको पाउडर भन्दा कति धेरै मेरो त यी लुगा नै सफा भइस तर यो के बिमलाजी तपाईँको रङ्गीन लुगाको रङ त सबै गएछ अनि त्यो सेतो शर्ट पनि धमिलो भएछ <laughs> सेतो त यस्तो हुन्छ हेर्नुहोस् शक्तिविलले धोएको शर्ट अनि रङ्गीन लुगा पनि कति चम्किलो नयाँ शक्तिविल डबल शक्तिको साथमा सेतो लुगालाई सुकिलो रङ्गीनलाई चम्किलो जापानी विश्वविद्यालयहरूमा पढ्न जानेहरूका लागि सुवर्ण अवसर छैटौँ Japan education fair Thapathali trade tower business सेन्टरमा यही माघ अठाइस गतेदेखि आइतबार दसदेखि पाँच बजेसम्म हुन गइरहेको छ जापानका तीन ठुला विश्वविद्यालयहरू यस मेलामा भाग लिँदैछन् एडमिसन र स्कलरसिप बारे आधिकारिक जानकारी दिइनेछ आयोजक Japan student services organization JASSO Japanese university alumni association Nepal जुवान र जापानी दूतावास Slamming, slamming, and jamming. Slamming and jamming. Continuous jams. Choice. For more choice, stay tuned to Kantipur FM. Kantipur FM presents the program full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम यो माया भन्ने चिज यो माया भन्ने चिज यस्तै हो एनिभर्सरी त्यसपछि एनिभर्सरीको गिफ्ट फेरि पनि गिफ्टकै कुरा अघि हस्बेन्डलाई गिफ्ट अब वाइफलाई गिफ्ट एनिभर्सरी आउँदैछ के गिफ्ट दिनुहोला भन्ने सोच्दै हुनुहुन्छ भने म तपाईँलाई धेरै आइडिया दिन्छु एउटा न एउटा आइडिया तपाईँलाई गिफ्ट दिनलाई म्याच कसो नहोला छोरी मान्छेलाई गिफ्ट दिन त गाह्रो गाह्रै छ चित्त बुझाउन गाह्रो गाह्रै छ <laughs> तपाईँ सुन्नुहोस् ल म के आइडियाहरू दिन्छु एउटा ठुलो बास्केटमा नि उसलाई मनपर्ने सिडी वा डिभिडी अथवा पर्फ्युम अथवा लभ लेटर्स अथवा उनलाई के कुरा चाहिरहेछ त्यो राखिदिनुहोस् अनि माथिबाट राम्रो सिल्कको रिबनले बाँधेर special presentation on your anniversary भनेर गरिदिनुहोस् वा वा म यस्तो गिफ्ट पाएँ त क्या खुसी हुन्थ्यो होला <laughs> धेरै छोरी मान्छेले यस्तो भन्दै हुनुहुन्छ है अर्को एउटा आइडिया चाहिँ नि यो लकेट बनाउनुहोस् क्या त्यो भित्र लकेटभित्र एउटा सानो पिक्चर राख्ने मिल्छ नि त त्यो उनकै पिक्चर पनि हुनसक्छ वा तपाईँहरू दुईजनाको पिक्चर पनि हुनसक्छ त्यो लकेट लाउँदा उनी कति दङ्ग पर्छन् होला होइन त्यस्तै अर्को एउटा आइडिया के हुनसक्छ भने नि यो फाउन्टेन पेन पेनमा चाहिँ नि तपाईँको नाम लेख्ने मिल्छ त्यस्तो खालको पनि विभिन्न ठाउँहरू पाउँछ होइन त्यहाँ त्यो फाउन्टेन पेन पेनमा चाहिँ तपाईँको नाम लेखिदिनुहोस् अथवा उनको आफ्नै नाम लेखिदिनुहोस् उनले त्यो पेन कति चलाउँछिन् होला र पेन चलाउँदाखेरि कति तपाईँलाई सम्झिन्छन् होला त्यसै एउटा सिडी बनाउनुहोस् CD collection of favourite love songs त्यो सिडी चाहिँ उनलाई गिफ्टको रूपमा दिनुहोस् उनले त्यो सिडी कति धेरै सुन्छन् होला है त्यस्तै पत्र पत्रिकामा विभिन्न खालका सेगमेन्टहरू आउँछन् नि त यो डेडिकेसन गर्ने रेडियोको हामी कार्यक्रममा डेडिकेट डेडिकेसन दिइरहेका हुन्छौँ हो त्यस्तो खालको स्पेसल डेडिकेसन मिडिया मार्फत तपाईँले उनलाई ह्याप्पी एनिभर्सरी भनेर दिन सक्नुहुन्छ मिल्छ अलिक नेट बढ्ता चलाउनुहुन्छ आइडिया पनि छ पैसा पनि छ भने वेबसाइटै बनाउनुहोस् न दुईजनाको आफ्नो लभ स्टोरी लेख्नुहोस् आफ्नो पिक्चर्सहरू पोस्ट गर्नुहोस् आजकल त फेसबुकमा पनि धेरैले गर्नुहुन्छ त्यही गर्दा पनि राम्रो खालको गिफ्ट हो होइन त्यस्तै अर्को एउटा आइडिया के हुन सक्छ भन्दाखेरि आजकल अनलाइन स्टोरमा नेपालमा पनि अनलाइन मार्फत चाहिँ के के मतलब बुक गराउन मिल्छ अथवा सपिङ गराउन मिल्छ हो उनलाई मेबी पर्फ्युम चाहिएको छ अथवा फोन चाहिएको छ अथवा सेन्ट चाहिएको छ विशेष खालको केक बुकिङ गराउन मिल्छ भने त्यो पनि गराइदिनुहोस् अथवा उनको राशि अनुसारको विशेष खालको औँठी वा नेकलेस हुन सक्छ राशि अनुसार उनलाई फाप्ने खालको तपाईँलाई थाहा भइहाल्छ नि होइन हो त्यो पनि गिफ्ट गर्न सक्नुहुन्छ अथवा एउटा मेमोरी बुक भनेर चाहिँ के गर्न सक्नुहुन्छ भने धेरै तपाईँहरूको फोटोहरू हालेर तपाईँहरूको स्टोरीहरू हालेर यस्तो विशेष एउटा हुन्छ क्या त्यो हरेक सम्बन्धमा विशेष खालका मोमेन्टहरू जुन तपाईँहरू दुईजना मात्रै थाहा हुन्छ हो त्यस्तो खालको मोमेन्टहरू लेखेर एउटा थिक एउटा मेमोरी बुक नै तपाईँले रेडी गर्न सक्नुहुन्छ यस्ता गिफ्टहरू तपाईँले बनाउनु भयो भने जसले पाउनुहुन्छ जो लेडी हुनुहुन्छ उहाँ मुसुक्क मुस्कुराउनुहुन्छ मनबाट तपाईँलाई धेरै थ्याङ्क यू दिनुहुनेछ झन् धेरै आई लभ यु मोर भन्नुहुनेछ र यस्तो गीत त डेफिनेटली पनि गुनगुनाउनुहुनेछ अपनी जिंदगी में लाए उसे मोहब्बत करे हो उसे वफाएं निभाए you. कुरा प्रेमको कुरा आज त धेरै नै एनिभर्सरीको कुरा लेट्स टक अबाउट खिसेङ जब शब्दहरू काफी हुँदैनन् प्रेम व्यक्त गर्न तब lots of kissing work big time माया देखाउने एउटा राम्रो माध्यम हो तर यसको पनि मिनिङ हुन्छ अरे कहाँ माया गर्दा के अर्थ आउँछ म तपाईँलाई बताउँछु तपाईँले पहिला पढिसक्नुभयो होला रेडियो मार्फत सुन्नुहोस् न मजा आउँछ होइन निधारमा माया गरियो भने त्यसको अर्थ के हुन्छ थाहा छ तपाईँलाई कसैले निधारमा उहाँ गरेर माया गर्नुभयो भने उहाँले दिनुभएको मेसेज चाहिँ म आशा गर्छु हामीहरू सदैव साथ साथ हौ पेटमा माया गर्नुको अर्थ आइएम रेडी फर लभ मायाको लागि तयार छु कानमा सुटुक्क माया गर्नुको अर्थ यु आर माई एभ्रिथिङ गालामा मुवा माया गर्नुको अर्थ हामी मिल्ने साथी हौ हातमा माया गर्नुको अर्थ म तिमीलाई धेरै प्रशंसा गर्छु अनि यस्तो काँधमा माया गर्नुको अर्थ घाँटीमा माया गर्नुको अर्थ तिमी मेरी हौ तिमी मेरो हौ अनि काँधको कुरा गरेको थिएँ मैले त्यहाँ माया गर्नुको अर्थ म तिमीलाई धेरै चाहन्छु ओठमा माया गर्नुको अर्थ आई लभ यु हात पक्रिनुको अर्थ हामी एकअर्कालाई साह्रै माया गर्छौँ झन् एकदम टाइट भएर हात होल्ड गर्नुको अर्थ म तिमीलाई टाढा जान दिनै सक्दिनँ एकअर्काको आँखामा हेरिरहनुको अर्थ सिम्पल छ आई लभ यु कपाल यसरी खेलाउनुको अर्थ भन न प्लिज यु लभ मी भन न भन <laughs> त्यसपछि दुवैजना एकदमै हाँसेर माया गर्नु गफकाफ गर्नु गर्छ एकअर्काको कम्पनी हामी यति इन्जोय गर्छौँ एकअर्कासँग हामी असाध्यै धेरै कम्फर्टेबल छौँ र यस्तो अँगालो हाल्नुको अर्थ I love you too much to let go तिमीलाई यति धेरै माया गर्छु तिमीलाई जाऊ भनेर त्यस्तो भन्नै सक्दिनँ तर टाइमले टाइमलेसमा जाऊ भन्दैछ I gotta go. Love, love, love. Happy February. February is such a beautiful month. And what else? Thank you. And I love you.